Bye. हे न तानु त तानु लाग्ने ताने पछि मात्ने मातेपछि सुके लडी बढी खेल्ने न तानु त तानु लाग्ने ताने पछि मात्ने मातेपछि सुके लडी बढी खेल्ने के गरौँ रक्सीको मातै यस्तै हो हे के गरौँ जडियाको जातै यस्तै हो जाने पछि मात्ने माते पछि जतासुकै लडी बढी खेल्ने बसेपछि रक्सी तान्न बस्यो यही महिना कहिले मर्छ पनि गन्ती गर्दै बस्यो महिना मरेपछि सिधै होटलतिर बस्यो होटलतिर बसेपछि रक्सी तान्न बस्यो रक्सीले पैसा सबैलाई लुट्यो

ए त तानु लाग्ने ताने मात्ने पछि सुके लडी बडी खेल्ने हे त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुके लडी बढी खेल्ने Stay. ु रक्सी खुमा यस्तै हे के गरु चढिया खुब जातै हो